दस बाह्र वर्ष अगाडिको कुरा हो धरान विराटनगर इटरीतिर त्यति बेला क्याबिन रेस्टुरेन्टहरू त्यति खुलेका थिएनन् एक दिन मेरो साथी रबिनले मलाई एकजना मान्छे भेट्नु छ इटरीतिर जाउँ भन्यो मेरो पनि काम नभएकोले हुन्छ भने र उसको मोटरसाइकलमा बसेँ र हामी इटरीतिर लाग्यौँ इटरीमा रबिनको मान्छे भेट्यौँ र एक घन्टा जति कुराकानी सकेपछि हामी छुट्टियौँ अलि भोक लागे जस्तो भयो जाउँ यसो सेकुहान रबिनले मलाई भन्यो र हामी इटारीको पश्चिम बस स्ट्यान्डतिर लाग्यौँ त्यहाँ लहरे सेक्वा पसल थियो र हामी एउटा पसलमा छिर्यौँ हामीले दुई प्लेट सेक्वा र एक क्वाटर जिन मगायौँ पसलको साउनी अलि मोटी र पाको उमेरको थिए रबिन त पहिला पनि त्यहाँ आइराख्ने रहेछ साउनीले के छ हालखबर भनेर सोधी सबै ठिकै छ यसो भोक लागेर आएको नि खाजा खान साथीले भन्यो केही छिनपछि दुई प्लेट सेक्वा र जिन बोकी साउनी आइन् र टेबलमा राखेर गइन् भोक लागेकोले धमाधम सेकेर जिन खान थाल्यौँ केटी आन्यो रबिनले मलाई सोध्यो म त अक्कमक्क परेँ र भने के भनेको यार दिउँसै कहाँ छ नि केटी रबिन हाँस्दै भन्न थाल्यो तिमी गर्छु मात्रै भन न म व्यस्त गरिदिइहाल्छु नि मैले मिल्छ भने गरौँ नि त भने अनि साथले साउन बोलाएर भन्यो अनि साउनी मेरो साथलाई काँचो मासु पनि खान मन छ रे यसो व्यवस्था गरिदिनु पऱ्यो साउनी हाँस्दै भन्न थाले ए हो र भइहाल्छ नि कलिलो मासु खाने कि छेपेको मासु खाने मैले त कुरै बुझिनँ र सोधेँ के भनेको यार रबिन मुसुक्क हाँस्दै बिहा नगरको केटी कि बिहा गरेको आइमै हान्ने भन्यो मैले पनि लदै लदै कलिलो खाउँ त त्यसो भयो भने साउनीले कुरा बुझिछ र एकैछिनै भन्दै बाहिर निस्की करिब दस पन्ध्र मिनटपछि साउनी एकजना केटी लिएर भित्र छिरी ल यही बहिनी हो कुरा मिलाउनु भन्दै केटीलाई हाम्रो क्याबिनमा छोडेर साउनी बाहिर लागि लसोल्टिनी मेरो साथीलाई काँचो मासु खान मन लाग्यो रे के कति हो दाम मिलाऊ रविनले भन्यो मलाई पाँच सय दिनु र लजको दुई सय पचास लाग्छ हुन्छ केटीले भने मेरो साथीको फर्स्ट टाइम हो क्या एकैछिनमा भइहाल्छ नि पाँच सय अलिक धेरै भयो तिन सयमा हुन्छ रविनले भन्यो केटीले मलाई हेरेर भने त्यसो हो भने चार सय दिनु न त मोलतोल हुँदै जाँदा तिन सय पचासमा कुरो मिल्यो र केटी मेरो छेउमा बसी ओहो केटीले जिन्दो चुरोट खाएको देखेर म त हैरान भएँ लाग्थ्यो कि उनी रक्सी र चुरोट निकै खान्थे करिब पन्ध्र मिनट जति खाइसकेपछि केटी मेरो काखमा आएर बसेर भने दाई त निकै ह्यान्डसम हुनुहुँदो रहेछ नाम के हो तपाईँको मैले मेरो नाम ललित हो तिम्रो के हो नि भने उर्मिला भनिन् मेरो काखमा बसेकीले मेरो लिङ्ग पनि ठन्किसकेको थियो उनले थाहा पाइछन् र भने ओहो दाइको माल त निकै ठुलो जस्तो छ नि मेरो कोन्डोमा गोच्यो सबैजना गलल्ला हाँस्यौँ अब जाउँ न त लजतिर अनि फेरि आएर खाउँला भन्दै उर्मिला उठ्न थाली म उर्मिलाको पछि पछि लागेँ त्यही सेको पसलको माथि नै लज रहेछ लजको काउन्टरमा पुगेर उनले कोठाको चाबी लिई र मैले दुई सय पचास रुपियाँ तिरेँ मलाई चाबीसँगै काउन्टरको मान्छेले एउटा कन्डम पनि दियो म त अचम्म परेँ तै पनि केही नभए यस्तो गरी कन्डम गोजीमा हालेर कोठातिर लागेँ कोठा नम्बर दुई सय चारमा छिर्यौँ कोठा सानो र एउटा मात्रै खाट थियो बत्ती बाल्नु र ढोका लक गरिदिनु ल उर्मिलाले भने बत्ती बालेर ढोका बन्द गरेर यसो फर्केको त उर्मिला सबै कपडा खोलिवरी नाङ्गे खाटमा बसिसकेकी रहेछ मलाई कता कता लाज लाग्यो र उसँगै छेउमा बसेँ छिटो लुगा खोल्नुहोस् न सेको खान जानुपर्छ क्या उर्मिलाले भने मैले पनि सबै लुगा खोलेँ र खाटमा बसेँ उनलाई निहालेर हेरेँ दुधको पोका सानो सानो थियो र योनी वरिपरि भुत्ले भुत्ला दाईको लिङ्ग त मजाको रहेछ नि कत्रो मोटो र ठुलो बिस्तारै गर्नु ल मलाई दुख्छ हुन्छ भन्दै म उसको माथि चढेँ उसको दुधको पोका मार्दै चुस्दै मेरो लिङ्ग उसको योनीमा राखेँ लिङ्ग हातले समातेर हिँडीको दुलोमा राखेर बिस्तारै ठेले आइया दुख्यो बिस्तारै हाल्नु न उर्मिलाले भने हुन पनि लिङ्ग छिर्न सकेको थिएन एकछिन उनको योनी औँलाले खेलाइदिन थाले उनी आ आ गर्न थाले योनीबाट पानी झरेकोले गर्दा मेरो औँलाहरू च्यापच्याप भयो अब छिर्छ होला भनेर फेरि लिङ्ग हातले समातेर उर्मिलाको योनिनिर राखेर ठेले मेरो लिङ्ग उनको योनिमा सत्तै छिर्यो आह उर्मिला सुस्केर हाल्न थाली म बिस्तारै बिस्तारै उनको योनीमा पेल्न थालेँ सुरुमा बिस्तारै पेल्दै थिएँ केही छिनमा कसी कसी पेल्न थालेँ उर्मिलालाई पनि मजा आउन थालेछ ऊ पनि तलबाट उफ्रिन थाली मलाई च्याप्प समाउँदै मेरो गालामा चुम्बन गर्दै अलि भित्रसम्म हाल्नु न मजा आइरहेछ आज धेरै मजा आयो उर्मिला भन्न थाली मैले पनि मेरो स्पिड बढाएँ उनको खुट्टा फटाएँ मेरो कार्डमा राखेँ र कसी कसी पेल्न थालेँ आ आ ऊ उर्मिला कराउन थाली केटीले पनि तलबाट धक्का दिएकोले मलाई पनि पेल्न मजा आइरहेको थियो पहिलोपटक वास्तविक पेलाइको अनुभव मैले गरिरहेको थिएँ बिस पच्चिस मिनट जति पेलेपछि मेरो पनि माल झर्न आँट्यो र मैले भने उर्मिला मेरो त झर्न लाग्यो यो नि भित्र नजानु ल बाहिर निकालेर जानु उर्मिलाले भने मैले मेरो लिङ्ग बाहिर निकालेँ उनको पेटमा मैले मेरो पुरै लिङ्गबाट झरेको सेतो माल झारिदिएँ उर्मिला आँखा चिम्म गरेर पल्टिरहेकी थिए एकछिनपछि उर्मिला उठी र म पनि उठेँ र तन्नाले आफ्नो शरीर सफा गर्न थालेँ मैले पनि तन्नाले मेरो लिङ्ग सफा गरेँ र लुगा लगाउन थालेँ उर्मिला पनि लुगा लगाएर तयार भइसकेकी थिए आज धेरै मजा दिनुभयो फेरि पनि आउनुहोस् ल एकदमै रमाइलो गरी पेल्नु हुँदो रहेछ तपाईँले त अर्कोचोटि दुईपल्ट पेल्नुहोला तर पैसा दुई सय पचास मात्र दिए पुग्छ मैले पनि हुन्छ भने उर्मिलालाई तिन सय रुपियाँ दिएँ र हामी तल सेको पसलतिर झऱ्यौँ साथी रविन एक्लै बसिरहेको थियो हामी पनि फेरि सँगै बसेर सेकुवा र जिन खान थाल्यौँ